जवानी आउँछ फुल जस्तै फुल्छ बितेर गइहाल्छ जवानी बाँच्न छरिन्छ यहाँ उडेर गइहाल्छ उडेर गइहाल्छ जवानी आउँछ सुन्दर छ जीवन नोलेर झर्छ फर्केर आउँदैन धोका छ पूर्ण मायामा भुल्न दुई दिनको जीवनमा सुन्दर छ जीवन नोलेर झर्छ फर्केर आउँदैन धोका छ पूर्ण मायामा भुल्न दुई दिनको जीवनमा जावनी आउँछ निराशमै जीवन पीडाले भरपुर वेदना छ छातीमा सुस्केर हाल्दै अगाडि बढ्दै यो दुष्ट संसारमा निराशमय जीवन पीडाले भरपुर वेदना छ छातीमा सुस्केर हाल्दै अगाडि बढ्दै यो दुष्ट संसारमा जब नि आउँछ हे युवा तिमी फर्केर आऊ है यसुको चरणमा दिनेछन् उनले अनन्त जीवन शान्तिको सागरमा हे युवा तिमी फर्केर आऊ है यसुको चरणमा दिनेछन् उनले अनन्त जीवन शान्तिको सागरमा जवानी आउँछ फुल जस्तै फुल्छ बितेर गइहाल्छ जवानी बास्न छरिन्छ यहाँ उडेर गइहाल्छ उडेर गइहाल्छ जवनी आउँछ